मारपिटमा संलग्न तीनजना प्रहरीलाई कार्यवाही हुने सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको मूल गेटमा गरेको अनिश्चितकालीन तालाबन्दी अखिल क्रान्तिकारीले तोड्यो उच्च अदालत कैलालीमा राखिने निर्णय नभएसम्म चरणबद्ध आन्दोलन जारी रहने कानून व्यवसायीको भनाई कञ्चनपुरमा सञ्चालन भएको सुपथ मूल्य पसलमा चिनी बिक्री हुन सकेन उपक्षेत्रीय अस्पतालका बिरामीहरूलाई फलफूल वितरण बैतडीमा सहित दुई भारतीय नागरिक पक्राउ क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयद्वारा डडेलधुरामा होटलहरूको स्थिरीकरण गरियो प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्जरा इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म भूपेन्द्र विष्ट सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु डडेलधुराको रूपाल प्रहरी चौकीमा कार्यरत तीनजना प्रहरी जवानमाथि विभागीय कार्यवाही हुने भएको छ रूपाल गाविस पाँच रुइन पाटामा सुस्थ मनस्थितिका बाइस वर्षे अनिल कुमार भट्टमाथि प्रहरी कर्मचारीहरूले नै निर्घात कुटपिट गरेपछि जिल्ला प्रहरी कार्यालय डडेलधुराले तीनैजना प्रहरी जवानलाई कार्यवाही गर्ने जनाएको छ सुस्थ मनस्थिति भएका भट्टलाई प्रहरी चौकी परिसरमै निर्घात कुटपिट गर्ने प्रहरी चौकी चौकीका जवान नरेश सिंह भण्डारी लोकजंग खड्का र धीरेन्द्र चन्दमाथि अनुसन्धान गरी कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने प्रहरी नायब परीक्षक प्रेम बहादुर शाहीले जानकारी दिनुभएको छ प्रहरीको कुटाईबाट घाइते भएका भट्टको उपक्षेत्रीय अस्पताल डडेलधुरामा उपचार भइरहेको छ भट्टको शरीरमा विभिन्न भागमा चोटपटक लागेको उपक्षेत्रीय अस्पताल डडेलधुराले जनाएको छ हातखुट्टा तथा शरीरभरि चोटपटक लागेर निलडाम भएका छन् भने सुस्त मनस्थितिका फट्ट अर्धचेत अवस्थामा रहेका आफन्तजनले जनाएका छन् घटना पश्चात आफन्तजनले जिल्ला प्रहरी कार्यालय डडेलधुरामा जाहेरी गरी पीडकमाथि कार्यवाही तथा घाइतेको उपचार हुनुपर्ने माग राखेका छनृ सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको मूल गेटमा गरेको अनिश्चितकालीन तालाबन्दी अखिल क्रान्तिकारीले तोडेको छ आफ्ना माग विश्वविद्यालयका पदाधिकारीले व्यवस्था गरेको भन्दै विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका प्राध्यापक र कर्मचारीले तालाबन्दी गरेका थिए त्यसको केही समयपछि विद्यार्थीको भविष्यमाथि खेलवाड़ हुने गरी तथा विश्वविद्यालयको कामकाज प्रभावित हुने गरी तालाबन्दी गरेको भन्दै अखिल क्रान्तिकारीले तोडेको हो आफूले लगाएको ताला क्रान्तिकारीले तोडिनु गलत भएको प्राध्यापक र कर्मचारीले बताएका छन् आन्दोलनमा उत्रेका प्राध्यापक शिक्षक र कर्मचारीले विश्वविद्यालयमा कक्षा कोठाको उचित व्यवस्थापन हुनुपर्ने विज्ञान तथा प्रविधि संकायका लागि प्रयोगत्मक सामग्री उपलब्ध हुनुपर्ने विश्वविद्यालय सेवा आयोगको कार्यकक्षामा दुई महिनादेखि लगाएको ताला खोलिनुपर्ने लगायतका माग राखेका छन् विज्ञान तथा प्रविधि संकायका शिक्षक तथा कर्मचारीले प्रेस विज्ञप्ति जारी गर्दै विश्वविद्यालयका पदाधिकारीहरूको हेपाह प्रवृत्ति गलत नियत अहमता र निरङ्कुशता ले आफ्ना माग पूरा नभएको प्रति खेद प्रकट गरेको छ विश्वविद्यालयलाई निर्णयको बन्दी बनाई सेवा आयोगद्वारा विज्ञापन भएका शिक्षक कर्मचारीको परीक्षा गर्न नसक्ने र लिखित परीक्षामा उत्तीर्ण भएकाहरूको अन्तर्वार्तामा प्रत्यक्ष अवरोध परेको विज्ञप्तिमा उल्लेख गरिएको छ सरकारले प्रदेश नम्बर सातको उच्च अदालत दिपायलमा रहने गरी गरेको निर्णयको चरणबद्ध रूपमा आन्दोलनमा रहेका कैलालीका कानून व्यवसायीले हिजो पनि जिल्ला अदालतमा धरना दिएका छन् मुद्दाको सबैभन्दा बढ़ी चाप रहने कैलाली जिल्लामा उच्च अदालत स्थापनाको माग गर्दै कैलालीका कानून व्यवसायीहरूले कैलाली जिल्ला अदालतमा डेढ़ घण्टा धरना दिएका हुन नेपाल बार एसोसिएशन कैलालीको आयोजनामा कानून व्यवसायीहरूले यस अघि आन्दोलनको पहिलो चरणको कार्यक्रम असोज दुई गते पनि कैलाली जिल्ला अदालतको इजलास एक घण्टाका लागि बन्द गरेका थिए तत्कालीन पुरानावेदन आवेदन अदालत दिपालीमा अस्सी प्रतिशत मुद्दा कैलालीका मात्रै भएकाले उच्च अदालत कैलालीमा स्थापना गर्नुपर्नेमा कानून व्यवसायिक रहेको छ उच्च अदालत कैलालीमा राखिने निर्णय नभएसम्म चरणबद्ध आन्दोलन जारी रहने नेपाल बार एसोसिएशनका केन्द्रीय उपाध्यक्ष कुलानन्द उपाध्यायले बताउनु भएको छ सरकारले केही दिन अघि सातवटै प्रदेशमा रहने एक एक उच्च अदालतका मुकाम र इजलास तोकेको थियो जस अन्तर्गत प्रदेश नम्बर सातको उच्च अदालतको मुकाम डोटीको दिपाल र इजलास कञ्चनपुरको महेन्द्रनगर तोकिएको छ सुदूरपश्चिमका पहाड़ी जिल्लाका अधिकांश सड़कमा ट्राफिक चिन्ह हराउँदै जाँदा चालकलाई समस्या हुने गरेको छ अधिकांश ठाउँमा ट्राफिक चिन्ह हराउँदै जाँदा सवारी चलाउँदा दुर्घटनाको सम्भावना बढ़ी हुने गरेको चालकको भनाइरहेको छ महाकाली राजमार्ग सहित दशरचन्द राजमार्ग भीमदत्त राजमार्ग केआईसिया राजमार्ग र जय पृथ्वी राजमार्गमा ट्राफिक चिन्ह जीर्ण बन्दै गएकाले सवारी साधन सञ्चालनमा कठिनाईका साथै दुर्घटना बढ़ने सम्भावना समेत रहेको छ स्थानीय रूटमा सवारी साधन चलाउनेलाई स्थानीय सड़कका बारेमा थाहा हुने भए पनि लामो दूरीका गाड़ी चालकलाई भने निकै नै समस्या हुने गरेको चालक देवानन्द महराले बताए का छन् केही मात्रामा ट्राफिक चिन्ह राजमार्गमा भए पनि तिनीहरू जीर्ण भइसकेको तथा टुटफुटको अवस्थामा रहेका छन् यस्तै घुम्तीमा रहेका च्याङ तथा ओरपरबाट आएका रूखका हाँगा बिगाले छनै समस्या हुने गरेको छ सुदूरपश्चिमका पहाड़ी सड़कमा ज्यान जोगाउन राखेर सवारी साधन चलाउनु परेको समेत चालक महराले बताउनु भएको छ यस विषयमा सड़क डिभिजन र ट्राफिक प्रहरले विशेष ध्यान दिनुपर्ने गाड़ी चालकहरूको भनाइरहेको छ कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा सञ्चालन भएको सुपथ मूल्य पसलमा चिनी बिक्री हुन सकेको छैन भारतको वनवासाबाट आयात गरेको चिनी बजारमा सस्तो पाइने भएकाले सुपथ मूल्य पसलको चिनी बिक्री हुन नसकेको हो साल्ट ट्रेडिङ कर्पोरेशन महेन्द्रनगरमा असोज एक गतेबाट सञ्चालनमा आएको सुपथ मूल्य पसलमा नुन बिक्री भए पनि चिनी बिक्री नभएको कर्पोरेशनका क्षेत्रीय सहायक महाप्रबन्धक केशव प्रसाद पाण्डेले जानकारी दिनुभएको छ वनवासाबाट आयात गरिएको चिनी बजारमा प्रति किलो सतहत्तर अठहत्तर रूपियाँमा पाउने र सुपथ मूल्य पसलमा उनासी रूपियाँ तिर्नुपर्ने भएकाले चिनी बिक्री हुन नसकेको हो सरकारले दशैं तिहार लक्षित सुपथ मूल्य पसल देशभर सञ्चालन गरेको छ सुदूरपश्चिममा कञ्चनपुरको महेन्द्रनगर कैलालीको धनगढ़ी टिकापुर डोटीको दिपाली डडेलधुरा र बैतडी गरी छ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा आएका छनृ संविधान दिवसको अवसरमा हिजो बिहान डडेलधुरामा रहेको उपक्षेत्रीय अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको छ डडेलधुरामा तीन दिन विभिन्न कार्यक्रम गरेर संविधान दिवस मनाइएको हो बिहान उपक्षेत्रीय अस्पताल डडेलधुरामा रहेका छब्बीसजना बिरामीलाई फलफूल वितरण गरिएको जिल्ला विकास समिति डडेलधुराका सूचना अधिकृत कृष्णदेव जोशीले बताएका छन् फलफूल वितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी स्थानीय विकास अधिकारी जिल्ला स्थित विभिन्न कार्यालयका प्रमुख राजनैतिक दलका प्रतिनिधि सुरक्षा निकायका प्रतिनिधि र संचारकर्मीको समेत उपस्थिति रहेको जनाएको छ यसै गरी संविधान दिवसको अवसरमा कारागार शाखा डडेलधुराले तीनजना कैदी रिहा गरेको छ बाँकी कैद मिनाहा हुने गरी तीनजनालाई हिजो रिहा गरेको हो कैद मिनाहा हुनेहरूमा कर्तव्य ज्यान मुद्दा खेप्दै आइरहेका डडेलधुरा नवदुर्गाका राम दमाई र डडेलधुरा बेलापुरका चक्रविष्ट रहेका छन् त्यस्तै सवारी ज्यान मुद्दा खेप्दै आएका भीमदत्ता नगरपालिका कञ्चनपुरका रामसिंह नायकको बाँकी कैद मिनाहा भएको कारागार डडेलधुराका जेलर सुहास रावलले जानकारी दिएका छन् कैद मिनाहा भएका रामदमाई बाह्र वर्षका लागि कारागार चलान भएका थिए भने चक्रविष्ट बीस वर्षका लागि र रामसिंह नायक दुई वर्षका लागि जेल चलान भएका थिए लम्की बहुमुखी क्याम्पसले हरेक शीर्षकमा चालिस प्रतिशत दरले शुल्क वृद्धि गरेको भन्दै नेपाल क्रान्तिकारी विद्यार्थी संघ क्याम्पस इकाई समितिले आपत्ति जनाएको छ शुल्क वृद्धिको लागि क्याम्पसमा क्रियाशील विद्यार्थी संघ संगठनसँग कुनै किसिमको छलफल नै नगरी एकलौटी रूपमा सर्वसाधारण विद्यार्थीको ठाड सेक्ने गरी हरेक शीर्षकमा चालिस प्रतिशत दरले शुल्क वृद्धि गरेपछि नेपाल क्रान्तिकारी विद्यार्थी संघले प्रेस विज्ञप्ति जारी गरी बढ़ाएको शुल्क वृद्धिप्रति घोर भर्सना गर्दै तत्काल फिर्ता लिनुपर्ने माग गरेको छ तत्काल वृद्धि गरिएको शुल्क फिर्ता नलिए सशक्त रूपमा आन्दोलन गर्न बाध्य हुने नेपाल क्रान्तिकारी विद्यार्थी संघका अध्यक्ष तिलक सिजापतिद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ति विज्ञप्तिमा उल्लेख गरिएको छ तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्चा र इन्टरनेटमा radio unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ बैतडीमा लागु औषध चरेज सहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक बाल नरसिंह राणाका अनुसार पक्राउ पर्नेमा भारतको पिथौरागढ़ जिल्ला लेलुगराम सन्त गाउँका नन्दन गिरीका एक्कीस वर्षीय छोरा उमेश गिरी र सोही ठाउँका नरेश गिरीका बीस वर्षीय छोरा मनोज गिरी रहेका छन् बैतडीले बैतडीको सिमानाका झुलाघाटबाट उनीहरूलाई पक्राउ गरेको हो भारतबाट नेपालतर्फ आउन लागेको बेला सीमा पुलमा खटिएको प्रहरीले शंका लागेर चेकजाँच गर्दा उमेशको खल्तेबाट आठ ग्राम सरेस रूमालमा बेरेर लुकाई छिपाई नेपाल ल्याउन लागेको बेला पक्राउ गरेको बताइएको छ पक्राउ परेका दुवैजनालाई प्रहरीले हिरासतमा राखी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढ़ी कैलालीले हिजो डडेलधुराका होटलहरूको स्तरीकरण गरेको छ पहिलो चरणमा डडेलधुराको जिल्ला सदरमुकाममा रहेका बाह्र होटलहरूको स्तरीकरण मापन गरिएको हो स्तरीय होटलहरूलाई हरियो स्टिकर र मध्यम स्तरका होटललाई पहिलो स्टिकर लगाएर स्तरीकरण गरिएको क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कैलालीका प्रमुख उपेन्द्र रायले बताउनु भएको छ स्तरीकरणीय अन्तर्गत स्तरीय होटलहरूमा सेवावारी फ्युटर र होटल राइनोलाई हरियो स्टिकर राम्रो होटलका रूपमा राखिएको छ भने अन्य दश होटललाई मध्यम पहिलो स्टिकर दिएको छ मध्यम स्तरीकरणमा परेका होटलहरूमा रातो रिसोर्टर resort new classic hotel new mountain view hotel hotel Himalayan view sunlight hotel new Maheshwari hotel Mali hotel Sagun guest house paradise hotel र ओसिस होटल रहेको क्षेत्रीय खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय कैलालीका प्रमुख रायले बताउनु भएको छ सरसफाई होटलको अवस्था होटलमा भएको घरको संरचना लगायतका विश्व सूचकांकको आधारमा होटललाई स्तरीकरण गरिएको हो छुटे सूचाङ्कका आधारमा स्याउबारी फ्युटावर र होटल राइनोले नब्बे अङ्क प्राप्त गरेका छन् भने अन्य होटलले नब्बे भन्दा कम अङ्क प्राप्त गरेका छन् क्षेत्रीय खाद्य प्रविधि तथा घुरनियन्त्रण कार्यालयले जुनसुकै बेला पनि होटलको अनुगमन गर्ने र अनुगमनका क्रममा सुधार भएमा होटलको स्तरीकरण बढ़ाउने र सुधार खस्कदै गएमा होटलको स्तर कम गर्ने जनाएको छ होटल अनुगमनका क्रममा पचास अङ्क मिलेमा कार्यवाही गर्ने समेत क्षेत्रीय खाद्य प्रविधि तथा गुण कार्यालय धनगढ़ीका प्रमुख रायले बताउनु भएको छ दार्चुलामा पछिल्लो समय नेपाल टेलिकमको इन्टरनेट सेवा नाम मात्रकै सेवामा परिणत भएको छ नेपाल टेलिकमद्वारा वितरण एडिएसएल इन्टरनेट सेवा भने प्रभावकारी नभएको ग्राहकहरूले गुनासो गरेका छन् स्लो इन्टरनेटका कारण दार्चुलामा ब्याङ्किङ सेवा समेत प्रभावित भएको छ Rastriya Banijya bank Janata bank sunrise bank Nepal Bangladesh bank लगायत अन्य वित्तीय संस्थाहरूको आर्थिक कारोबार प्रभावित भएको जनाएको छ राष्ट्रिय वाणिज्य ब्याङ्कसँग भिसेट सेवा भए पनि भिसेटले समेत राम्रोसँग काम नगर्दा समस्या भएको बैंकका सहायक प्रबन्धक किशनराम लोहारले बताउनु भएको छ जिल्ला लघु उद्यमी समूह संघ डडेलधुराको आयोजना र लघु उद्यम विकास कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा हिजो एक दिने लघु उद्यमी र व्यापारी बीच व्यवसाय कारोबार सम्बन्धी अन्तर्क्रिया गोष्ठी सम्पन्न गरिएको छ गोष्ठीमा बगरकोट काङ्केत भद्रपुर अजय मेरू र समैजीका सातजना तरकारी उत्पादन गरिरहेका उद्यमी र भगबजार डडेलधुरामा तरकारी व्यवसाय कारोबार गर्ने चारजना व्यापारीहरू सहभागी रहेका थिए कार्यक्रममा व्यापारीहरूले बाहिरी व्यापारीहरूसँग प्रतिस्पर्धा गर्नु चाहेको बेला र समयमै उत्पादन नमिल्नु उत्पादनको गुणस्तर नहुनु ग्रेडिङ सिस्टमको विकास नहुनु व्यवस्थित र सुरक्षित तरिका नअपनाई ढुवानी गर्नु जस्ता समस्या औलाएका थिए भने उद्यमीहरूबाट यातायातको समस्या उचित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 कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ लगत्तै बीबीसी नेपाली सेवाको बिहानी पख सुन्न सक्नुहुनेछ मलाई भने बिदा दिनुहोस् नमस्कार